देश तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ आज पनि हामी उपस्थित भइसक्यौँ कार्यक्रम मुक्तक मालाको समय सुरु भइसक्यो प्रविधि समेसनमा आज पनि रमेशजी हुनुहुन्छ कविताजी पनि हुनुहुन्छ म छु नियमित कार्यक्रम सञ्चालक मदन भण्डारी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 थोपा थोपाको हिसाब किताब गनी गनी हुनेछ थोपा थोपाको हिसाब किताब गनी गनी हुनेछ नरुवाए दैव उनीलाई नत्र ठुलो दुश्मनी हुनेछ मेरो लाखौँ इच्छा मारे तर उनको रहर नमारे नत्र कसम ठुलो हङ्गामा हुनेछ सनसनी हुनेछ थोपा थोपाको हिसाब किताब गनी गनी हुनेछ नरुवाए दैव उनीलाई नत्र ठुलो दुश्मनी हुनेछ अह यो मुक्तक विलासी मान्छेजीको उहाँले आफ्नो नाम विलासी मान्छे भनेर मुक्तकको पुछारमा लेख्नुभएको छ सर्केटारी फेदीखोला नौस्याङ्जा उहाँको घर हो विलासी मान्छेजी पटक सम्भवतः कार्यक्रम मुक्तक मालामा गाँसिनुभयो जब साँचो माया गर्न सिक्छ मान्छेले जब साँचो माया गर्न सिक्छ मान्छेले बसन्तमै ओइली झर्न सिक्छ मान्छेले तितो अनुभव सुनाउँदैछु आफ्नै मेरो किस्ता किस्तामा मर्न सिक्छ मान्छेले किस्ता किस्तामा मर्न सिक्छ मान्छेले अर्को मुक्तक विलासी मान्छेजीको नै मैले तपाईँहरू समक्ष राखेँ आजको कार्यक्रम मुक्तक मालामा विलासी मान्छेजीका यिनै दुई मुक्तकरबसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको बसाइमा श्रोता मसँग तपाईँहरूले नै मुक्तकमाला एट द रेट जिमेल डट कम तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू साथैमा छन् सवाल सवाफ मुक्तक पनि छ मसँग कार्यक्रम सुन्दै गर्नुहोस् ल म मुक्तक हालो फालो जोड्दै जोड्दै जानेछु दुई चार दिन भेट नहुँदैमा हराएको भन्न मिल्दैन होला दुई चार दिन भेट्न हुँदैमा हराएको भन्न मिल्दैन होला हाँस्दैमा मिठो बोल्दैमा मन पराएको भन्न मिल्दैन होला भोक प्यास निन्द्रा केही पनि आफ्नो बसमा छैन प्रिया तिमीले नै हो मलाई पागल गराएको भन्न मिल्दैन होला तिमीले नै हो मलाई पागल गराएको भन्न मिल्दैन होला ओहो भन्न मिल्दैन मिल्दैन होला भन्दा भन्दै भनिहाल्नुभयो मैले कार्यक्रममा अर्को मुक्तक जोडे श्रोता यो मुक्तक उदास कार्कीजीको उदास कार्कीजी पनि कार्यक्रम मुक्तक मालामा नियमित रूपमा यसरी नै आउनुहुन्छ मुक्तक दामी लेख्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा जोड्छु मसँग मुक्तक रहेको छ प्रभात किरणजीको तिम्रो मनको मोल गर किन्छु आशा तिम्रो मनको मोल गर किन्छु आस बैना स्वरूप रात गुलाब दिन्छु आस बाँकी मूल्य चुकाउला जीवनभरिमा मेरो मन धरौटी भो तिम्रो जिम्मा लिन्छु आस बैना स्वरूप रात गुलाब दिन्छु आस प्रभात किरणजीले यसरी मुक्तक पठाइरहँदा आफ्नो सम्पर्क ठेगाना खै अटाउनु भएनछ मुक्त खराबसँगै अर्को मुक्तक म लिँदैछु कार्यक्रममा शिव सुवेदीजीको कोही कोही आएका छन् गुलाब लिएर कोही कोही आएका छन् गुलाब लिएर कोही भने गएका छन् चुम्बन दिएर पिरतीमा मिलन पिछोड कस्तो विडम्बना कोही हाँस्छन् कोही बाँच्छन् मुट्टु सिएर कोही हाँस्छन् कोही बाँच्छन् मुट्टु सिएर शिव सुवेदीजी शान्तिनगर जुनेली बस्ती झापाका मुक्तकमन हाल परदेशमा हुनुहुन्छ मुक्तक मिठा लेख्नुहुन्छ हामीलाई यसरी नै उहाँले पनि सम्झिरहनुहुन्छ कार्यक्रममा अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक रहेको छ सानो थापा मगर वियोगीजीको प्रदेश पनि उस्तै त हो फर्किआ भन्थी प्रदेश पनि उस्तै त हो फर्किआ भन्थी सिस्नु खोले सँगै बसी खाउँ भन्थी सबैले पैसा लिएर राम्रो लाउँदै गर्दा प्यारी आफै प्यारा विदेश जाऊ भन्थी प्यारी आफै प्यारा विदेश जाऊ भन्थी अह प्यारीले पनि के के गराउने होला गराउने होला सानो थापा मगर वियोगीजीको यो मुक्तक सानो श्री चार श्रीनगर बर्दिया उहाँको घर हो हाल सितिज पारीबाट भनेर हामीलाई सम्झनुभयो अर्को मुक्तक सुमन खड्काजीको मसँग रहेको छ छाएको थियो खुसी प्रजातन्त्र झुल्केपछि छाएको थियो खुसी प्रजातन्त्र झुल्केपछि बिहानीको घाम जस्तै स्वतन्त्रता उक्लेपछि के हुनु थियो के भो भन्छन् बुढापाका खोसियो सुखी दिए दुःख भ्रष्टमा चिप्लेपछि छाएको थियो खुसी प्रजातन्त्र झुल्केपछि सुमन खड्काजी सलियन घर र हाल चावा हिल काठमाडौँबाट आउनुभयो हामी समक्ष अब पनि श्रोता कार्यक्रममा पहिले साङ्गीतिकको शैली होला मसँग विकेन्द्र सहयात्रीजीको मुक्त कहिले रहेको छ ओखलढुङ्गा उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ विकेन्द्र सहयात्रीजीका मुक्त खराबसँगै पहिलो साङ्गीतिक शैली तपाईँलाई जहाँ आफ्नो गाउँठाउँमा पाइँदैन रोजगारी जहाँ आफ्नो गाउँठाउँमा पाइँदैन रोजगारी अनि सुख शान्तिसँग बोक्नसम्म भारी त्यसैले साउको चर्को ब्याजमा ऋण काटेर पलायन छन् आशा लाखौँ युवा समुद्र पारी पलायन छन् आशा लाखौँ युवा समुद्र पारी ओखलढुङ्गा घर हाल मलेसियामा रहँदै आउनुभएका विकेन्द्र सहयात्रीजीका मुक्तकरफसँगै यो मिठो गीत कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हार्समा आजको बसाइमा म तपाईँकै मुक्तकरफहरू लिइरहेको छु लैङ्गिक हिंसा अनि दुर्व्यवहार अब त अति भो लैङ्गिक हिंसा अनि दुर्व्यवहार अब त अति भो पैसाको लागि चेलीबेटी व्यवहार अब त अति भो माग्ने होइन अधिकार अब खोज्ने हो तिमीहरूले आफ्नै बाबुबाट छोरी बलात्कार अब त अति भो आफ्नै बाबुबाट छोरी बलात्कार अब त अति भो पक्कै पनि अब त अति भो अति चार भो नवीन सङ्घर्षजीको यो मुक्तक सिन्धुली उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ नवीन सङ्घर्षजीका यिनै कसिला मुक्तकरबसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक रहेको छ नानु मगर्जीको तिमीलाई छाडेपछि बदलियो भाग्य मेरो तिमीलाई छाडेपछि बदलियो भाग्य मेरो ओइलाएकी थिएँ आश फक्रियो भाग्य मेरो तिमी साथमा हुँदा सधैँ निराश निराश थिए स्वतन्त्र बनाएँ जिन्दगी चम्कियो भाग्य मेरो स्वतन्त्र बनाएँ जिन्दगी चम्कियो भाग्य मेरो नानु मगरजी कृष्ण साटस्याङ छ उहाँको घर हो हाल मरुभूमि कुवेद भनेर आफ्नो सम्पर्क ठेगाना उहाँले लेख्नु भएको छ नानु मगरजी पनि कार्यक्रममा यसरी नै आउनुहुन्छ मिठा मुक्तकको साथमा अर्को मुक्तक मसँग छ श्रोता रूपक प्रनिलजीको नसोध मलाई सागरको गहिराई नसोध मलाई सागरको गहिराई म भित्र आफूसँगको डरको गहिराई म हर समय अनवरत सोचिरहन्छु कति होला रगत बग्ने नहरको गहिराई कति होला रगत बग्ने नहरको गहिराई रूपक प्रनिलजी बाहुन्डागी पाँच चापाबाट पहिलोपटक सम्भवत आउनुभयो हाल भने उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक छ मसँग कमल ढुङ्गाना एक्लो ताराजीको चल्दो रहेनछ जिन्दगी आवारा बनेर चल्दो रहेनछ जिन्दगी आवारा बनेर सारा दुनियाँलाई ठगी आवारा बनेर मलाई अश्रुहरूको तालमा डुबाएर खुसी जति सबै लगी आवारा बनेर चल्दो रहेनछ जिन्दगी आवारा बनेर कमल ढुङ्गाना एक्लो तारा भनेर लेख्नुभएको छ नामको पछाडि टिकापुर तिन नयाँ टिकापुर कैलाली उहाँको घर हो उहाँ पनि पहिलो पटक नै हुनुपर्छ हामीसँग हाम्रो मालामा गाँसिनु भएको अर्को मुक्तक म लिँदैछु सुजन श्रेष्ठजीको मागिन मैले ओठहरू प्रेम दिवसमा अह मागिन मैले ओठहरू प्रेम दिवसमा देखिन कुनै खोटहरू प्रेम दिवसमा सायद भाग्यमा यस्तै लेखियो मेरो मनभित्र चोटहरू प्रेम दिवसमा मनपित र चोटहरू प्रेम दिवसमा तपाईँको अर्को अर्को पालाको प्रेम दिवस भने मनभरि फुल फुलेर आओस् सुजन श्रेष्ठजीको यो मुक्तक झापा गोल्लाबुआको घर हो अर्को मुक्तक छ मसँग वासुदेव रूपा खेती दाहालजीको धरो धर्म तिमीलाई छोड्दिन भन्छे धरो धर्म तिमीलाई छोड्दिन भन्छे मर्छु बरु अन्तै मन तोड्दिन भन्छे बासु अनि बासु नै बासु खोपेरै मर्छु बरु झ्यानै ज्याला दिल तोड्दिन भन्छे बरु झ्यानै ज्याला दिल तोड्दिन भन्छे वासुदेव रूपा खेती दाहालजीको मुक्तक नवलपरासी उहाँको घर हो हाल बिरानो मुलुक भन्नुभएको छ उहाँ पनि नवीन नाम हाम्रो कार्यक्रममा सम्भवत हुनुपर्छ मुक्तक मालाको लागि पनि अर्को मुक्तक मसँग रहेको छ युवराज ठकुरी अज्ञानीजीको स्मृति बल्झायो फेरि एकासी स्मृति बल्छायो फेरि एकासी हिँड्दा हिँड्दै अल्सायो फेरि एक्कासी तिमीसँगै यादहरू भुलिसकेथे तर झझलकोमा तिमी आयो फेरि एक्कासी झजलकोमा तिमी आयो फेरि एक्कासी युवराज ठकुरी अज्ञानीजी सिंहदेवी सात मोरङबाट हामीलाई पठाउनुभयो अर्को मुक्तक अझै अनुमोलजीको मसँग सुश्रोता तिम्रो मन बदलिँदै गयो बुझ्नै सकिन तिम्रो मन बदलिँदै गयो बुझ्नै सकिन चोखो प्रेम कसले लयो बुझ्नै सकिन कपास जस्तै तिम्रो मन थियो कुनै बेला आज कसरी पत्थर भयो बुझ्नै सकिन आज कसरी पत्थर भयो बुझ्नै सकिन अझै अनमोलजीको यो मुक्तक पोखरा उहाँको घर हो अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक रहेको छ राजेश पाठक प्यासी आत्माजीको कजुरी पाँच धादिङ उहाँको घर हो राजेश पाठक प्यासी आत्माजीका मुक्तकरसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई लेखेर प्रेम कहानी नबुझ्नेले छाडी गयो लेखेर प्रेम कहानी नबुझ्नेले छाडी गयो दिँदा दिँदै जिन्दगानी नबुझ्नेले छाडी गयो एउटै थियो बाटो हाम्रो सँगै जाने चाह थियो एकछिन पर्ख भन्दा नि नबुझ्नेले छाडी गयो एकछिन पर्ख भन्दा नि नबुझ्नेले छाडी गयो जा छातीमा दुख्दो छ छाती टुट्दैन हाम्रो नाता जुनी जुनीलाई जुनी जुनीलाई 让你迷住。 गजुरी पाँच धादिङका मुक्तक मन राजेश पाठक प्यासियात्माजीका मुक्तक अरबसँगै यो मिठो गीत कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक माला श्रोता तपाईँ नियमित सुन्नुहुन्छ सुनौ सुनौ हुँदाहुँदै पनि छुट्यो नियमित अङ्क भने तपाईँले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 अब भने श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तको मैले अघिल्लो साता नै तपाईँहरू समक्ष भनेको थिएँ नि योगेन ढोलीजीले हामीलाई सवाल जवाफ मुक्तक पठाउनु भएको छ अर्को साताको बसाइमा राख्छु भनेर हजुर आजको बसाइमा मसँग नवज्योति नेपाली साहित्य समाजबाट योगेन ढोलीजी र सानो खड्का आरोहीजीले सवाल जवाब मुक्तक लेखेर पठाउनु भएको छ यो ढोलेजीको घर काठमाडौँ हो हाल मलेसियामा हुनुहुन्छ सानो खड्का आरोहीजीको घर सिन्धुपाल्चोको हाल काठमाडौँमा हुनुहुन्छ सवाल जवाफ मुक्तकमा सधैँ चाहिँ मलाई साथ दिन टिका पोखरेलजी पनि स्टुडियोमा आइसक्नु भएको छ तपाईँले योगेन ढोलीजीका मुक्त करपहरूमा मेरो स्वर सुन्न सक्नुहुन्छ त्यस्तै सानो खड्का आरोहीजीका मुक्त करपहरूमा टिकाजीको स्वर सुन्न सक्नुहुन्छ दाजु बहिनी बिचको सवाल जवाफ मुक्तक सुरु गरौँ योगेन ढोलीजीबाट चेलीलाई मेरो खबर लेख्न मन लाग्यो चेलीलाई मेरो खबर लेख्न मन लाग्यो दुःख सुख बाँड्नलाई भेट्न मन लाग्यो माइती घर छोडी जाँदा पराईको घरमा आँसु पोक्तै मूल बाटो छेक्न मन लाग्यो आँसु पोक्तै मूल बाटो छेक्न मन लाग्यो मेरै माइती प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै माइती प्राण भन्दा प्यारो लाग्छ मलाई पराई घरमा जान्न दादा मुटु जलाइ जलाइ साथ प्यारो हात प्यारो उस्तै लाग्छ बात भने साथ छाड्नु परे लगाउँछु बोरु कोरी सलाई साथ छाड्नु परे लगाउँछु बोरु कोरी सलाई भावनाको नाता चेली हुन्छ अचम्बरी भावनाको नाता चेली हुन्छ अचम्बरी मेटिएर जाने छैन जनम जनमभरि मेरो सास हुन्जेलसम्म पिर नगर भो रहन्छु म सदा सदा तिम्रै वरिपरि रहन्छु म सदा सदा तिम्रै वरिपरि हरेक शब्द वचन पनि प्यार ठान्नेछु हरेक शब्द वचन पनि प्यार ठान्नेछु मेरा माइती जीवनाका आधार ठान्नेछु जुनी जुनी यसै गरी साथ पाइ भने दादा अजम अजम्बरी नाताको यो संसार ठान्नेछु अजम अजम्बरी नाताको यो संसार ठान्नेछु वचन दिए भने पनि आशिष मान्नु चेली वचन दिए भने पनि आशिष मान्नु चेली हुर्किए कि तिमी मेरै काखमा खेली खेली तिम्रै निम्ति ज्यान दिन्छु दुःख सुख सही सकेसम्म दुःख दिन्न दाजु बाँचुन्जेली सकेसम्म दुःख दिन्न दाजु बाँचुन्जेली माइतीका हरेक बाढी आशिष मानेर नै माइतीका हरेक बाँडी आशिष मानेर नै शिरमाथि सजाउनेछु गाँठो बानेर नै शिखर जुम्नु मेरो दादा सदा खुसी हुनु प्रार्थना र कामना गर्छु म यही ठानेर नै प्रार्थना र कामना गर्छु म यही ठानेर नै सदा मेरो आशिषहरू तिम्रै निम्ति हुन्छन् सदा मेरा आशिषहरू तिम्रै निम्ति हुन्छन् विश्वास गर्नु निहित हुन्छ तिमीमै यो मन अझै याद आउँछ नानु हरेक पल पलमा हाँस्दै खेल्दै बित्ने गर्थ्यो हाम्रो पालापन हाँस्दै खेल्दै बित्ने गर्थ्यो हाम्रो पालापन कख पढ्दा हात समाई सिकाएको याद आयो कख पढ्दा हात समाई सिकाएको याद आयो बाध्यताले मेरो माइतीलाई कोसौँ टाढा बनायो हिम्मत र विश्वास दिने धड्कन बन्ने दादा मेरा हरेक पल पल माइतीको याद मनमुटुमा छायो हरेक पल पल माइतीको याद मनमुटुमा छायो कोसौँ दुरी टाढिए नि नजिक ठान्नु बहिनी कोसौँ दुरी टाढिए नि नजिक ठान्नु बहिनी वरिपरि दाजुसँगै भए जस्तै मान्नु बहिनी चमेली चाहिँ तिमी फुल्दा खुसी हुन्छ दाजु निसङ्कोच विश्वासले यो कुरा जान्नु बहिनी निसङ्कोच विश्वासले यो कुरा जान्नु बहिनी सधैँ धड्कन मनमुटुमा सजाएको छु दादा सधैँ धड्कन मनमुटुमा सजाएको छु दादा यी नयनमा हजुरलाई नै बसाएको छु दादा मेरो प्रत्येक श्वास अनि हजुर नै हो ऊर्जा शङ्का छैन कति दिलमा अटाएको छु दादा शङ्का छैन कति दिलमा अटाएको छु दादा असल दाजु भनेर नि तिम्रो मनमा बस्न पाऊ असल दाजु भनेर नि तिम्रो मनमा बस्न पाऊ एउटी चेली तिमीलाई छोडी भन कहाँ जाउँ मलाई लाग्थ्यो पराईलाई भन्दा खोले सिस्नु दुःख गरी माइती घरमै खाऊ खोले सिस्नु दुःख गरी माइती घरमै खाऊ मेरा माइती राजा हजुर नै मेरा प्राण दादा मेरा माइती राजा हजुर नै मेरा प्राण दादा हजुर बिना यो चेलीको जिन्दगी नै आधा पराएको बन्दिन म बिन्ती बिसाउँछु ल रमाउँछु जन्म घरमा नै खोले सिस्नु खाँदा रमाउँछु जन्म घरमा नै खोले सिस्नु खाँदा तिम्रो मुहार हेरी हेरी बाँचेको छु नानु तिम्रो मुहार हेरी हेरी बाँचेको छु नानु रोए रुन्छु हाँसी साथै हाँसेको छु नानु पिर नमान म हुन्सेल साथै रमाउला मेरो सती अंश दिने आँटेको छु नानु मेरो जति अंश दिने आँटेको छु नानी मेरो हाँसो खुसी अनि जीवनको आधार पनि मेरो हाँसो खुसी अनि जीवनको आधार पनि जिन्दगीका हरेक मुड घुम्ती अनि प्यार पनि मेरा माइती दादा हजुर साथै रमाउन पाए भने चाहिँदैन अंश मलाई बिर्सनेछु यो संसार पनि चाहिँदैन अंश मलाई बिर्सनेछु यो संसार पनि सँगै अनि स्कुलमा धाउनुपर्छ सँगै अनि स्कुलमा धाउनुपर्छ एउटै सन्तान समान अधिकार पाउनुपर्छ त्यसो नभन्नु बहिनी जे छ हाम्रो सम्पत्तिमा जति पुग्छ बाँडी आधा भाग लाउनुपर्छ जति पुग्छ बाँडी आधा भाग लाउनुपर्छ ताते ताते गर्दै दादा हिँड्न सिकाउनुहुन्थ्यो ताते ताते गर्दै दादा हिँड्न सिकाउनुहुन्थ्यो ती नयनमा छल गर्दा बोलाउँदै रुनुहुन्थ्यो कति धेरै माया अनि ममतामा हुर्के बढे आज मेरो बुने रानी भन्दै पोक्चे गाला छुनुहुन्थ्यो मेरी बुने रानी भन्दै पोक्से गाला छुनुहुन्थ्यो जस्तो थियो मेरो माया फेर्न सक्दिनँ म जस्तो थियो मेरो माया फेर्न सक्दिनँ म सेली तिमीले दुःख पाएको हेर्न सक्दिनँ म थियो माया ममता त्यो अझ कायमै छ दुखेसोको चौखेरोले घेर्न सक्दिनँ म दुखेसोको चौखेरोले घेर्न सक्दिनँ म भाग्यमानी ठानेको छु मेरो दादा भगवान जस्तै भाग्यमानी ठानेको छु मेरो दादा भगवान जस्तै अहो भाग्य मानेको छु मेरो दादा भगवान जस्तै अपार माया र मुटुमा बास पाएको छु पाइरहँ प्रार्थनामा छानेको छु मेरो दादा भगवान जस्तै प्रार्थनामा छानेको छु मेरो दादा भगवान जस्तै तिमीलाई अपार माया कमी हुने छैन चेली तिमीलाई अपार माया कमी हुने छैन चेली दुःख पीडा वेदनाले कहिले छुने छैन चेली भर पर्नु लाखौँ व्यथा सही दिन्छु तिम्रै लागि सारा खुसी दिन्छु सक्दो मन नै छैन चेली सारा खुसी दिन्छु सक्दो मन अरुने छैन चेली हजुरको भन्नु कुन हो दादा मेरो भन्नु कुन हो हजुरको भन्नु कुन हो दादा मेरो भन्नु कुन हो उही आमाका सन्तान हामी तारा अनि जुन हो अपार माया ममता पाछु र नै भाग्यमानी ठान्छु मेरो लागि अजम्बरी यही हिरा यही सुन हो मेरो लागि अजम्बरी यही हिरा यही सुन हो काँडा होइन तिम्रो जीवन फुल बनिरहोस् काँडा होइन तिम्रो जीवन फुल बनिरहोस् संसारले निहालेर सुवासीले भनिरहोस् चम्किदिनु आकाशका जुन तारा जस्तै नौ लाख तारा मानेर दुनियाँले गनिरहोस् नौ लाख तारा मानेर दुनियाँले गनिरहोस् यही माया सदा सदा भुल्न पाऊ दादा यही माया सदा सदा भुल्न पाऊ दादा माइतीकै घर आगनी डुल्न पाऊ दादा हजुरको यो न्यानो काक छोड्न नपरोस् चम्पा अनि चमेली झै फुल्न पाऊ दादा चम्पा अनि चमेली झै फुल्न पाऊ पसिनाका नदी बरु बगाउँछु तिम्रो निम्ति पसिनाका नदी बरु बगाउँछु तिम्रो निम्ति मर्नु परे ज्यानै बाजी लगाउँछु तिम्रो निम्ति अन्धकार छाउन दिन्न बहिनी तिम्रो जीवनमा हरपल खुसीको दीप जलाउँछु तिम्रो निम्ति हरपल खुसीको दीप जलाउँछु तिम्रो निम्ति दाजु बहिनी बिचको निकै नै मिठो सवाल जवाब हामीले तपाईँहरू समक्ष भर्खरै राख्यौँ आशा गऱ्यौँ तपाईँलाई पनि निकै मन पर्यो होला योगेन डोलीजी दाजु हुनुहुन्थ्यो भने बहिनी सानो खड्का आर्कीजी हुनुहुन्थ्यो तपाईँहरू दुवैजनालाई सवाल जवाब पठाउनुभयो धेरै धेरै धन्यवाद सवाल जवाब परि मलाई साथ दिनुभयो टिकाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक बोझ बोजराजजीको रहेको छ उहाँले बोझराज भनेर मात्र लेख्नु भएको छ उहाँले आफ्नो सम्पर्क ठेगाना हटाउनु भएको छैन मुक्त खराबसँगै बोजराजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई भत्केका छन् चर्च मन्दिर मस्जिद अनि धरहराहरू भत्केका छन् चर्च मन्दिर मस्जिद अनि धरहराहरू विनाशकारी भूकम्पले खायो संस्कृति अनि सम्पदाहरू मर्मत गरौं सक्दो जति सकिन्छ अनुदान र उकातले तर सबैभन्दा पहिले बनाऊ बासै घुमेका टहराहरू तर सबैभन्दा पहिले बनाऊ बासै घुमेका टहराहरू आफू मात्र बाँचेर केही हुन्न अरूलाई बचाए पो केही सिद्ध हुन्छ बाँचेर केही अर्थ हुन्न अरूलाई बचाए पो केही अर्थ हुन्छ अरूले केही गरेनन् भन् भन्दा अरूले के गरे भन्नु भन्दा मैले के गरे यसले अर्थ राख्छ आफू मात्र बाँचेर केही अर्थ हुन्न अरूलाई बचाए पो के अर्थ हुन्छ भोजराजजीका मुक्तकरफसँगै यो गीत श्रोता मैले कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ अनि म कार्यक्रममा तपाईँकै मुक्तकरफहरू लिइरहेको छु म भुल्न खोज्छु अतीत सम्झाइदिन्छ म भुल्न खोज्छु अतीत सम्झाइदिन्छ यादहरूको अर्को सगरमाथा उठाइदिन्छ आकाश हेर्छु एक टहकले अँधेरी रातमा उता चाँदनी तिम्रो प्रतिबिम्ब देखाइदिन्छ उता चाँदनी तिम्रो प्रतिबिम्ब देखाइदिन्छ मैले अर्को मुक्तक जोडेँ यो मुक्तक भीषण गुरागाईजीको झापा उहाँको घर हो भिजन गुरागाईजी पनि बडो स्वादिला मुक्तक लेख्नुहुन्छ कार्यक्रममा म मुक्तक नै लिउँ अर्को मुक्तक छ मसँग भीमबहादुर पुन बादलजीको फोड्नुपर्छ कुसंस्कार र खराबृत नारीहरूले फोड्नुपर्छ कुसंस्कार र खराब रित नारीहरूले र हुनुहुन्न सधैँ चुलो चौकोमा सीमित नारीहरूले अधिकार पाउनुपर्छ र देश पर्छ यहाँ ती डोको नाम्लो हँसियाबाट पीडित नारीहरूले ती डोको नाम्लो हँसियाबाट पीडित नारीहरूले अर्को निकै नै मिठो जोसिलो मुक्तक भीमबहादुर पुन बादलजीको मैले तपाईँहरू समक्ष राखेँ झाप्रा सात काफ्ला जाजरकोट उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ मसँग अर्को मुक्तक छ छवि किरण शर्माजीको आफूलाई पीडा पर्दा जो पनि रुने गर्छ आफूलाई पीडा पर्दा जो पनि रुने गर्छ जे जस्तो भए पनि तितो सत्य हुने गर्छ निरन्तर लाग्छ जो असफलतामा पनि उसैले नै भिजाएको शिखर छुने गर्छ उसैले नै भिजाएको शिखर छुने गर्छ छवि किरण शर्माजी तुलसीपुर दाङबाट मुक्तक पठाउनुभयो यसरी अर्को मुक्तक छ मसँग जीवन नारायण भण्डारीजीको ज्यानलाई चाहने कति छन् कति ज्यानलाई चाहने कति छन् कति तस्बिरहरू लैजाने कति छन् कति प्यार गर्छु भनेर तिमी ढुक्क नहुनु यहाँ धोका खाने कति छन् कति यहाँ धोका खाने कति छन् कति त्यही त यी शीर्षक र हरेक पाइला पाइलामा जीवन नारायण भण्डारीजीको यो मुक्तक चापाकोट चार दामा चौर स्याङसा उहाँको घर हो हाल अफ्रिकामा हुनुहुन्छ राजन कार्कीजीको मुक्तक अब भने मेरो हातमा रहेको छ तिमी भन्छौ पैसाको बोर्ड छ परदेशमा तिमी भन्छौ पैसाको बोर्ड छ परदेशमा लाखौँ अनि हजारौँ नोट छ परदेशमा एकपल्ट आफै आएर त हेर साथी कति पीडा कति छोड्छ परदेशमा कति पीडा कति छोड्छ परदेशमा राजन कार्कीजीले आफ्नो भोगाईलाई मुक्तकमा लेख्नुभयो मोरङ हरैसा उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ मेरुदण्ड राई अवशेष जीको मुक्तक अब श्रोता मेरो हातमा छ सागरमाथि आएको बाल्छु भन्छ मन सागरमाथि आएको बाल्छु भन्छ मन बालुवाको घर हाल्छु भन्छ मन गर्छु मात्रै भन्छ गरेर देखाउँदैन ढुङ्गालाई पनि पगाल्छु भन्छ मन डुङ्गालाई पनि पगाल्छु भन्छ मन चञ्चले चुलबुले मन त्यस्तै हो मेरो दण्डराई अवशेषी तिङ्ला तिन सोलु खुम्बुवाको घर हो अर्को मुक्तक छ मसँग अमृत कुमार मण्डलजीको मनमा खै कसको तस्विर टाँसेकी छौरे मनमा खै कसको तस्विर टाँसेकी छौरे मेरो भागको माया उतै साटेकी छौरे गर्छौ किन मिलन र बाचाको बहाना मिठा मिठा कुरामा अन्तै हाँसेकी छौरे मिठा मिठा कुरामा अन्तै हाँसेकी छौरे अमृत कुमार मण्डलजी शङ्का शङ्का गरे जस्तो मुक्तक मोरङ अमरदह उहाँको घर हाल मलेसिया सहालममा हुनुहुन्छ अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नुहोला नरेन्द्र दाईजीको मुक्तक मसँग रहेको छ इलाम मङ्गलबारे उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ नरेन्द्र दाईजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई छिट्टै नजिक भएर छिट्टै टाढा हुनु रहेछ छिट्टै नजिक भएर छिट्टै टाढा हुनु रहेछ हिजो बेर्थे हाँसे हाँस धुरु धुरो रुनु रहेछ किन चम्कियो भाग्य भन्थे उदासी यो जिन्दगीमा बगाएर आँसुधारा परेली यो धुनु रहेछ बगाएर आँसुधारा परेली धुनु रहेछ तिमीले जे हुनु थियो इलाम मङ्गल मुक्तककार मुक्तकार नरेन्द्र दाईजीका मुक्त यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो श्रोता आजलाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक जोड्ने यो सिलसिला यति मात्रै आजको कार्यक्रम मुक्तक मेलामा मुक्तक सुन्दै जाँदा कार्यक्रम तपाईँले सुन्दै जाँदा गीत सङ्गीतमा रमाउँदै गर्दा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया दिन मन भयो भने हामीलाई सम्झन सक्नुहुन्छ त्यसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक मेला रेडियो बिच एकानब्बे दशमलव छ मेघार्स भद्रपुर रोड बिरतामोड झापा त्यस्तै हाम्रो मेल आइडी मुक्तक माला एट द रेट जिमेल डट कम सामाजिक सञ्जाल फेसबुकमा गएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ मुक्तक माला भनेर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी तपाईँले भेटाउन सक्नुहुन्छ त्यहीँ गएर खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश र कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै म मदन भण्डारी आजलाई पनि तपाईँहरूबाट बिदा चाहन्छु अर्को साथ कार्यक्रम मुक्तक मालामा आउनेछु तबसम्मको लागि लागि छुटेँ हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्रि जय मुक्ता